राष्ट्रिय शिक्षा आयोगका लागि सुझाव संकलन गरिँदै संघीयतापछि प्रदेश नम्बर सातमा कस्तो शिक्षा अप्नाउने भन्ने विषयमा चनाएको हुनुपर्नेमा क्षेत्रीय शिक्षा निर्देशक चौहानको जोड डडेलधुरामा रक्तदान प्रतिको नकारात्मक भ्रम कम हुँदै हालसम्म ब्लड ब्याङ्कमा चार सय बढी पेन्ट रगत संकलन नापतोल कार्यालयले नापतोलका साधनको अनुगमन नगरेको पाइयो बेसहारा बनेका कोटेलीका दुई बालकलाई बालगृहमा पठाइयो दार्चुलामा एक यार्सा व्यापारीको हत्या र घुडागुडी ताल सिमसार क्षेत्रमा सूचक प्रजातिको अवस्थामा सुधार सुदूरपश्चिमका कला क्षमता भएकाहरू अवसरबाट वञ्चित हुने गरेको ललित कला मञ्चका उपाध्यक्ष पारेको भनाई प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु संहितापछि प्रदेश नम्बर सातमा कस्तो शिक्षा अप्नाउने भन्ने विषयमा चनाको हुनुपर्नेमा सुदूरपश्चिमका क्षेत्रीय शिक्षा निर्देशक लालजङ चौहानले जोड़ दिनु भएको छ डडेलधुरामा हिजोबाट शुरू भएको विद्यालय शिक्षाको पाठ्यक्रममा जनउपयोगी शिक्षाको प्रवर्धन तथा अक्षराङ्कन पद्धति सम्बन्धी दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रममा निर्देशक चौहानले देशमा संहिता लागू भएपछि यस क्षेत्रका विषय पनि पाठ्यक्रममा समेटिनुपर्ने विषय महत्वपूर्ण भएकाले राष्ट्रिय स्तरमा बहस हुने खालका महत्वपूर्ण कुराहरू उठान गर्नु गर्नुपर्नेमा जोड़ दिनु भएको हो संघीयतामा प्रदेश नम्बर सातमा कस्तो शिक्षा उपयुक्त हुन्छ भन्ने विषयमा ध्यान पुर्याउनु पर्ने उहाँले बताउनु भएको छ हिजोबाट डडेलधुरा सदरमुकाममा शुरू भएको उक्त गोष्ठीमा सहभागी शिक्षाका विभिन्न क्षेत्रबाट सहभागीहरूलाई आफ्नो महत्वपूर्ण सुझाव दिन आग्रह गर्नु भएको छ विद्यालय शिक्षाको पाठ्यक्रममा जनउपयोगी शिक्षाको प्रवर्धन तथा अक्षराङ्कन पद्धतिमा सुझाव संकलन गर्न डडेलधुरा पुगेको पाठ्यक्रम विकास केन्द्र सानोटिमी भक्तपुरको सुझाव संकलन टोलीलाई आवश्यक सुझावहरू दिन शिक्षासँग सम्बन्धित कार्यक्रममा सहभागीहरूलाई निर्देशक चौहानले आग्रह गर्नुभयो यस्तै कार्यक्रममा यसअघि पाठ्यक्रम तयार पार्ने जिम्मेवारी अनुसार अलग अलगलाई जिम्मा दिइएकोमा अब प्रारम्भिक बाल विकास केन्द्रदेखि कक्षा बाह्रसम्मको पाठ्यक्रम पाठ्यक्रम विकास केन्द्रले नै तयार पार्ने जानकारी गराइएको थियो शिक्षा ऐन आठौं संशोधनपछि शिक्षा तह परिवर्तन भएपछि कक्षा बाह्रसम्मको पाठ्यक्रम तयार पार्ने जिम्मेवारी पाठ्यक्रम विकास केन्द्रले गर्ने भएको उक्त केन्द्रको सुझाव संकलन टोलीले जानकारी गराएको छ साथै प्रवेशिका परीक्षामा मात्रै लागू भएको ग्रेडिङ अर्थात अक्षराङ्कन पद्धति अब सबै तहमा लागू गर्ने विषयमा राष्ट्रिय स्तरमा बहस चलिरहेको गोष्ठीमा जानकारी गराइएको थियो गोष्ठीमा शिक्षक विद्यार्थी शिक्षासँग सम्बन्धित कार्यालयका कर्मचारी सहित शिक्षासँग सम्बन्धित अन्य व्यक्तित्वहरूको पनि सहभागिता रहेको छ तिनै सहभागीहरूबाट अब पनि राष्ट्रिय शिक्षा आयोगका विविध विषयमा सुझाव संकलनको काम पनि भइरहेको छ डडेलधुरामा रक्तदान प्रतिको नकारात्मक भ्रम कम हुँदै गएको छ नेपाल रेडक्रस सोसाइटी डडेलधुरा जिल्ला शाखाले हिजो एक्काउन्न रक्त संचार सेवा स्थापना दिवसको अवसरमा आयोजना गरेको एक कार्यक्रममा उक्त जानकारी गराइएको हो ब्लड ब्याङ्क सञ्चालन गर्दै आएको रेडक्रसले ब्लड ब्याङ्क सञ्चालन गर्दाका बखतदेखि अहिलेसम्मको रगत संकलन तथ्याङ्क हेर्दा रक्तदाताहरू बढ्दै गएको र नागरिकहरूमा सोचाइ पनि विस्तारै परिवर्तन भइरहेको नेपाल रेडक्रस सोसाइटी डडेलधुरा शाखाका मन्त्री जम्बर बहादुर भण्डारीले बताउनुभयो कार्यक्रममा रेडक्रस डडेलधुरा शाखाका blood bank bank technologist Ganesh ऐरले तीन वर्ष पहिले अर्थात दुई हजार सत्तरी सालमा ब्लड ब्याङ्क स्थापना भएसँगै गएको असार मसान्तसम्म चार सय तीस पेन्ट रगत संकलन भएको जानकारी दिनुभयो स्थापनाको पहिलो वर्ष बाहन्न पेन्ट रगत संकलन भएकोमा गत आर्थिक वर्षमा एक सय अठार पेन्ट रगत संकलन भएको उहाँले बताउनु भएको छ ब्लड ब्याङ्कमा संकलित रगत अधिकतम उपक्षेत्रीय अस्पतालमा खपत हुने गरेको र बढी संकलन भएमा बाहिरी जिल्लाहरूमा पनि पठाउने गरिएको उहाँले जानकारी दिनुभएको छ कार्यक्रममा उपक्षेत्रीय अस्पताल डडेलधुरामा महिनामा औसतमा पच्चीस पेन्ट रगत खपत हुने गरेको जानकारी गराइएको थियो अस्पतालले हाल प्रदान गरिरहेका सेवा अनुसार ब्लड बैंक मार्फत रगत माग अनुसार आपूर्ति भइरहेको अस्पतालका एकजना मेडिकल सुपरिन्टेण्डेन्ट ले जानकारी गराउनु भएको थियो यस्तै रक्त संचार सेवा स्थापना दिवसको अवसर पारेर अधिकतम रगत दान गर्ने विभिन्न रगत समूहका जना र एक महिलासँगै संस्थागत रूपमा रक्तदानमा सघाउने चौध संस्थाहरूलाई समेत सम्मान पत्र प्रदान गरिएको छ गत आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा सुदूरपश्चिममा व्यापारिक प्रयोजनका लागि राखिएका सबै नापतोलका साधनहरूको अनुगमन हुन नसकेको पाइएको छ नापतोलका साधनको चेक जाँच तथा अनुगमन गर्ने जिम्मेवारी पाएको गुणस्तर नापतोल क्षेत्रीय कार्यालय कैलालीले बजेट अभावमा सबै जिल्लामा गएर नापतोलका साधनहरूको अनुगमन गर्न नसकिएको जानकारी दिएको हो गत आर्थिक वर्षमा कैलाली र कञ्चनपुरमा मात्रै पूर्ण रूपमा अनुगमन गरिएको छ सुदूरपश्चिमका नौवटै जिल्लालाई तीन तीन पटक अनुगमन गर्ने व्यवस्था छ तर व्यवस्था अनुसार सात पहाड़ी जिल्ला अनुगमन गर्न नसकिएको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय कैलालीका प्रमुख प्रेमराज कलौनीले बताउनु भएको छ गत आर्थिक वर्षमा नापतौल कार्यालय बाजुरा र दार्चुलामा अनुगमन नै नभएको पाइएको जनाइएको छ ती दुई जिल्ला बाहेक अन्य पहाड़ी जिल्लाहरूमा पनि एक एक पटक मात्रै अनुगमन गरिएको छ प्रमुख कलौनीले नापतोलका लागि छुट्याइएको बजेट अभावकै कारण सुदूरपश्चिमका सबै जिल्लामा गएर नापतोलका साधनहरूको अनुगमन गर्न नसकिएको बताउनुभयो उहाँले सुदूरपश्चिम का नौटै जिल्लाको अनुगमनका लागि तीन लाख रूपियाँ मात्रै निकासा भएको बताउनुभयो नौवटै जिल्लामा गएर अनुगमन गर्नुपर्ने भए पनि वर्षभरिका लागि तीन लाख मात्रै बजेट आएकाले अनुगमन असम्भव भएको उहाँले बताउनुभयो बेसहारा बनेका डडेलधुराको कोटेलीका दुई बालकलाई बालगृहमा पठाइएको छ जिल्लाको कोटेली चार सुनकोटका आमाको मानसिक सन्तुलन गुमेको र बुवा गुमाएको अवस्थामा बेसहारा बनेका दुई भाइ एघार वर्षीय सुरज बिक र तेह्र वर्षीय नरेश बेकलाई हिजो जिल्ला बाल कल्याण समितिको बैठकको निर्णय अनुसार महिला तथा बालबालिका कार्यालयले जिल्लाकै अमरगढी नगरपालिका सात पोखरामा रहेको बेदस्था बाल पठाएको हो आमाको मानसिक सन्तुलन ठिक नभएको अवस्थामै चार वर्ष पहिले बुवा गुमाएपछि गाउँमा डुल्दै मागेर जीवन व्यतीत गर्दै आएका दुई दाजुभाइको उद्धार गरी हिजो बालगृहमा पठाइएको हो अब उनीहरूको सबै रेखदेख बालगृहले नै गर्नेछ उनीहरू दलित समुदायका बालकहरू भएकाले गाउँमा हेला भएको र जुठा भाँडाहरू चाट्ने गरेको अवस्थामा उद्धार गरी बालगृहमा पठाइएको जिल्ला बाल कल्याण समितिका सदस्य सचिव तथा महिला विकास अधिकृत शारदा भट्टराईले जानकारी दिनुभयो दार्चुलामा एक यार्सा व्यापारीको हत्या भएको छ जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब परीक्षक सुशील सिंह राठौरका अनुसार दार्चुला सिफ्टी तीन होपरीका जमनसिंह महता रहेका छन् प्रहरीले महताको सब बुधबार दार्चुलाको घुसा गाविस आठ धनबोहरा भन्ने स्थानबाट पाँच मिटर तल चमेलिया नदी किनारमा फेला पारेको हो यसअघि मंगलबार प्रहरले दार्चुलाको घुसा गाविस वडा नम्बर आठ धनबोहरा भन्ने स्थानमा पेस्तोल पाँच राउण्ड गोली र गतले लतपतिएको अवस्थामा चक्कु एक तोला यार्सा सतुवा एक किलोग्राम नौ लाख उनासे हजार रुपियाँ लगायतका सामग्री फेला पारेको थियो विश्व रामसारमा सूचीकृत कैलालीको प्रसिद्ध घोडागोडी ताल सिमसार क्षेत्रमा सूचक प्रजातिको अवस्थामा सुधार आएको छ केही वर्षदेखि स्थानीयको संरक्षणप्रति बढ्दो जनसहभागिता सहभागिताका कारण सूचक प्रजातिको स्थिति सन्तोषजनक भएको हो घोडागोडीमा पाइने हरिहाँस मगर गोही र जंगली धानलाई सूचक प्रजाति मानिन्छ जैविक विविधताले महत्वपूर्ण यी प्रजातिको सरकारी गैर सरकारी निकाय तथा स्थानीय समुदायबाट संरक्षण भइरहेको छ चार वर्ष अगाडि मगरगोहीको संख्या चौसठी रहेकोमा अहिले बढेको छ हाला मगरगोहीको चौतिस भन्दा बढी बच्चा मात्रै रहेको जनाइएको छ यस्तै जंगली धान पनि राम्रो हुँदै गएको स्थानीयले जानकारी दिएका छन् यसैबीच सन् दुई हजार नौमा पहिलोपटक गणना गर्दा एक सय पचपन्नवटा मात्रै फेला परेका हरिहाँसको संख्या पनि विस्तारै बढ्दै गएको छ गत जून महिनामा गणना गर्दा करिब साढे तीन सय हरिहाँस फेला परेको पंक्षी संरक्षण संघ बीसीएन सुदूरपश्चिम फिल्ड अधिकृत हिरूलाल डगोराले जानकारी दिनुभएको छ उहाँले विस्तारै हरिहाँसको संख्या बढ्दै गएको उल्लेख गर्नुभएको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ सुदूरपश्चिममा कलाको क्षमता भएकाहरूले केन्द्रको केही पनि जानकारी नपाउँदा अवसरबाट वञ्चित हुने गरेको ललित कला मञ्चका उपाध्यक्ष दिपेन्द्र बनेपालीले बताउनु भएको छ हिजो डडेलधुरामा संचारकर्मीहरूसँगको कुराकानीमा उपाध्यक्ष बनेपालीले केन्द्र स्तरमा थुप्रै कार्यक्रमहरू आयोजना हुने गरेको भए पनि सुदूरपश्चिमका कला क्षेत्रमा रुचि भएकाहरूले जानकारी नपाउँदा अवसरबाट वञ्चित हुने गरेको भन्दै दुःख व्यक्त गर्नुभयो उहाँले केन्द्र र यहाँको स्थानीय तहसम्मको समन्वयको अभावका कारण यस क्षेत्रका कलाकारहरूले अवसर नै गुमाउने गरेको बताउनु भयो काठमाडौँमा बसेर सुदूरपश्चिम क्षेत्रको नागरिकता देखाएर केहीले अवसर लिने गरेकोमा आपत्ति जनाउँदै उहाँले यसै क्षेत्रमा बसोबास रहेका र कलामा अभिरुचि भएकाहरूले त्यो अवसर पाउनुपर्ने बताउनु भएको छ जसका लागि सुदूरपश्चिमका जिल्ला जिल्लामा नेपाल ललित कला मञ्चको भेलासहित समिति गठन गर्न लागेको र डडेलधुरामा मंगलबार मात्रै गठन गरिएको उहाँले जानकारी दिनुभएको छ चाडपर्वको समयमा हुने घरेलु हिंसा जुवातास तथा लागु पदार्थ सेवन लगायतका क्रियाकलापलाई निरुत्साहित गर्न हातेमालो सञ्जाल र प्रहरले समुदायसँग मिलेर सामूहिक अभियान सुरु गर्ने भएको छ घरेलु हिंसा लागु पदार्थ दुर्व्यसन तथा जुवातास जस्ता सामाजिक विकृतिका विरुद्ध जनचेतना अभियान सुरु गरिन लागेको हो अभियानमा इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुर र मातहतका प्रहरी युनिट सहित राजनीतिक दलका कार्यकर्ता बेलौरी नगरपालिका कार्यालय ओडा नागरिक मञ्च विद्यालय तथा क्याम्पसहरू सरकारी तथा गैर सरकारी संघ संस्था महिला तथा बालबालिकाका क्षेत्रमा कार्य गर्दै आइरहेका विभिन्न निकाय क्लबहरू व्यापार व्यवसाय र उद्योग व्यवसाय संचार माध्यम लगायतका संस्थाले सहकार्य गरिरहेका छन् कैलालीको रतनपुरमा रहेको स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छोटो समयमै जीर्ण बनेको छ दुई हजार छैसठी सालमा निर्माण भएको स्वास्थ्य चौकी भवन सात वर्ष पुग्न नपाउँदै जीर्ण बनेको हो तीनकोटे भवनको भित्ता चिरै चिरा परेपछि ती चिराहरू स्वास्थ्य सेवासँग सम्बन्धित विभिन्न पोस्टर टाँसेर लुकाउने प्रयास गरिएको छ गत वर्ष वैशाख बाह्र गते आएको आम विनाशकारी भूकम्पको बेलामा चिराचिरा परेको स्वास्थ्य चौकीका इन्चार्ज राम श्रेष्ठ राई यादवले बताउनु भएको छ स्वास्थ्य चौकीले सामान्य सेवा ओपीडी सेवा खोप सेवा र सुरक्षित गर्भपतन सेवा प्रदान गर्दै आएको छ इन्चार्ज राई यादवका अनुसार चिराचिरा परेको भवनबाट स्वास्थ्य कर्मीहरूले डराई डराई स्वास्थ्य सेवा दिन बाध्य हुनु परेको छ यौनरो किशोर किशोरी स्वास्थ्य सम्बन्धी परामर्श गर्भपतन गर्भवती तथा सुत्केरी सेवा जस्ता स्वास्थ्य सेवा प्रदान गर्दै गर्न छुट्टा छुट्टै कोठा हुनुपर्नेमा रतनपुर स्वास्थ्य चौकीमा कोठा अभाव का कारण सबै सेवा सहज ढंगबाट प्रवाह गर्न नसकेको स्वास्थ्यकर्मीहरूको गुनासो रहेको छ सामान्य चेक जाँच उपचार यौन सम्बन्धी परामर्श सेवा एउटै कक्षबाट दिनुपर्ने बाध्यता रहेको स्वास्थ्य चौकी इन्चार्ज राय यादवले बताउनु भएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित एउटा दुर्घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ हिजो दिउँसो करिब सवा तीन बजेतिर अत्तरिया नगरपालिका स्थित आरपी फ्लोर मेल नजिकै ना एक ज पाँच शून्य सात दुई नम्बरको निजी गाडीले ठक्कर दिँदा एक महिला घाइते भएकी छन् घाइते महिलाको अञ्चल अस्पतालमा उपचार